नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सङ्गवेकको आजको श्रृङ्खलामा हामी एउटा पुस्तक लिएर आइपुगेका छौं झझल्काहरू यो पुस्तकको शीर्षक हो यो एउटा स्मृति सङ्गालो हो दिल्ली प्रसाद आचार्यको स्मृति सङ्गालो झझल्काहरू हामीले आजदेखि केही शुक्रबारका श्रृङ्खलाहरूमा सुन्नेछौँ झझल्काहरू चौरासी वर्षीय दिल्ली प्रसाद आचार्यको लेखन हो उहाँ विक्रमसम्म दुई हजार बिस सालतिर नेपालमा पत्रकारिता गर्नुभएको व्यक्तित्व हुनुहुन्छ दिल्ली प्रसाद आचार्यको झझल्काहरूभित्र संग्रहित सुरुवाती लेख त्यो समयको नेपालबाट म वाचन सुरु गर्छु अस्सी वर्ष पहिलेको नेपाल अहिलेको भन्दा धेरै फरक हुने नै भयो त्यो यातायात र विकासका पूर्वाधार नभएको समय थियो प्रविधि र विज्ञानभन्दा परम्परा र अन्धविश्वास हावी रहेको समय पनि थियो त्यो बाटोघाटो र यातायातको सुविधा नहुँदा धेरैजसो मानिस एउटै ठाउँ र परिवेशभित्र खुम्सिएका थिए मान्छेका आवश्यकता र चाहनाका परिधि पनि सीमित थिए मानव सभ्यतामै प्रविधि शिक्षा र विज्ञानको उपलब्धिले गर्दा हजारौं वर्षमा भएको विकासलाई पछिल्लो तीन सय वर्षको विकासले जितेको छ विज्ञान र प्रविधिले संसारभरकै मानिसको परिवर्तनको गतिलाई तीव्र रूपमा बदलिरहेको छ यही परिवर्तनले हाम्रा सोचाइ चालचलचलन र जिउने रङ्गढङ्गमा आमूल हेरफेर ल्याइदिएको छ लामो समय बाहिरी दुनियाँबाट टाढा रहेको नेपाल दुई हजार सात सालपछि बल्ल खुल्ला भएको म जन्मेको समय बन्द समय थियो आम जीवन कृषिमा निर्भर थियो मानिसहरू आजको जस्तो बजारमा नभई आफ्नै वरपरका चिजबिज र वस्तु प्रयोग गर्थे छरछिमेकसँगको ऐँचो पैँचो र सरसहयोगमा जीविका चल्थ्यो जिउमा लगाउने लुगा घरबुना हुन्थे ती लुगा पनि सुलभ थिएनन् आम महिलाले सेता कोरा कपडालाई मजिटोमा रङ्गाएर लाज छोप्थे पुरुषहरूले बोटो कछाड र ठाडो लङ्गौटीले काम चलाउँथे ठूला मान्छेका गोडामा समेत जुत्ता हुँदैनथे महिला र बालबालिकाले जुत्ता कहाँबाट पाउनु लुगा धुनेर नुहाउने साबुनको साटो रिठाले नुहाउनु पर्थ्यो कपडा फोहोर हुँदा खरानी पानी ताउलोमा भकी उमालेर त्यसैमा मैला लुगालाई पकाउँथे टुङ्गामाथि राखेर काठका मुग्राले पिट्थे उपचार विधि र ओखती घरेलु हुन्थे रोग लागेमा घरेलु झारबोटीका ओखती बनाउँथे गाउँघरका मानिसले कुवाका फोहोर पानी खानुपर्ने बाध्यता थियो पेटमा परेका जुका झार्नलाई खरानी पानी या बकैनाको बोक्रा कुटेर त्यसैको रस खुवाइन्थ्यो कसैले भने घिउ पगालेर खाली पेटमा पियाउँथे कसैका हातकोडा भाँचिए भने हडचुर दाहिने लहरो चिप्ले किरावा रातो माटाको लेप बनाएर बाँसका काप्राले कसिदिन्थे त्यसबेला मट्टी तेल र टुकीसम्म चलनमा आएको थिएन अहिलेको जस्तो बिजुली बत्तीको झिलिमिली कहाँबाट पाउनु उज्यालो भनेकै दिनको घाम र जुनेली रात भन्दा हुन्छ मानिसले रातको अन्धकार हटाउन सुकेका पत्कर बाल्नु पर्थ्यो टाढा टाढादेखि सल्लो काठको चुरो खोजेर ल्याउँथे त्यसैलाई दियालो बनाएर बाल्ने चलन थियो नुनको समस्या पनि थियो हप्तौँ लगाएर चितवनदेखिका भरियाहरू मुस्ताङको लेतेसम्म नुन साट्न आउँथे भरियाले खाद्यान्न लत्ता कपडा लसुन खुर्सानी बोकेर आउँथे त्यसैले नुन साट्थे समाजमा अज्ञानता र अशिक्षा व्याप्त थियो तर जीवन पूरै निरस भने थिएन मानिसहरू मेला पर्वमा रातभर जागराम बसेर दोहोरी गीतहरू गाउँथे यस्ता मेलाबाट महिलालाई फकाएर जीवनसाथी समेत बनाउँथे कतिपय विवाहितले समेत मन जितेर दुलै बनाई घरमा भित्राउँथे यसरी दुई चारजनासम्म श्रीमती राख्ने प्रथा पनि त्यो बेला थियो कसैले अर्काकी श्रीमतीलाई ललाइ फकाइ लग्यो भने पहिलो लोग्नेले गाउँका मुखिया मार्फत दिन सक्थ्यो अर्काकी श्रीमती भगाउनेलाई जार भनिन्थ्यो यस्तो जारलाई काटेर मारे पनि खातबात थिएन उजुरी दिएन खोजी खबरी पनि गरेन भने लगेको लगै हुन्थ्यो मानिसहरू आफ्ना दिनचर्या हर्ष रोदन र अनुभूतिलाई गीतमा ढालेर वनपाखा खेतबारी र मेलापातमा गुनगुनाउँथे गाउँथे नाच्थे मिलन बिछोडसँगै किशोर किशोरीले माया प्रेमका भाका हाल्थे यस्तै भाका र लयलाई हामी लोकगीत भन्छौँ लोकजीवन र लोक बगाईमा गाउँघरका दुःख सुख प्रतिबिम्बित हुन्थे समाजमा छुवाछुतको अभ्यासलाई सहज रूपमा स्वीकारिएको थियो कथित माथिल्लो जातको पुरुषले तल्लो जातकी कन्या बिहे गरेर ल्यायो या कुनै महिलालाई बगाएर ल्यायो भने उसलाई जात हटक गरिन्थ्यो उसलाई सामाजिक भेलामा सामेल हुन पनि प्रतिबन्ध लगाइन्थ्यो धेरैजसो बालबालिकाको सानो उमेरमै बिहे गरिन्थ्यो र जसोलाई हुनु अगाडि नै कन्यालाई दुलाहाको घर पठाइन्थ्यो सात आठ वर्षकी बालिकाको समेत बिहे हुन्थ्यो केटो दस बाह्र वर्षको भयो भने लौ छोराको बिहे गर्न बित्यो भन्थे चौध पन्ध्र वर्षसम्म केटोको बिहे भएन भने लौ केटो त फुलिसकेछ भन्ने चर्चा चल्थे त्यो बेलाको बिहे पनि आजभोलिको जस्तो होइन एकै दिनमा बिहे गरेर दुलै ल्याउने त चलनै थिएन अघिल्लै दिन जन्ती लिएर जाने दुलैकै घरमा रातभरि बस्ने रामायण र महाभारतका सिलोक भनेर भररात दोहोरी खेल्ने खाँडो जगाउने गरिन्थ्यो जन्ती जाँदा कलश र भार बोक्ने कल्छ्यौली लगिन्थे दुलै अन्माएर पठाउँदा लोकन्ती पनि साथमा पठाउँथे यस्ता लोकन्ती कुरा गर्नमा चतुर हुन्थे तिनको काम गज्जबको हुन्थ्यो नाबालक छोरी अन्माएर पठाइएको छ र यदि केटा तेह्र चौध वर्षको छ भने त्यहाँ बलात्कारको सम्भावना प्रबल रहन्थ्यो त्यो खतराबाट जोगाउने दायित्व लोकन्तीको हुन्थ्यो विवाहपछि पनि विभिन्न संस्कार हुन्थे सोह्र दिने साइत सकेपछि सुरक्षित कन्यालाई लोकन्तीको साथ लागेर माइती घरमा जाने चलन थियो म जन्मिएको बागलुङ बजारभित्रको समाजका रीतिथि थिए र चालचलन पनि यस्तै थिए पढे लेखेका मानिस केही मात्रामा थिए दुई छाक खाना पाउने र ढुकुटीमा सय पचास रुपियाँ भएको परिवार धनीमानीमा गनिन्थ्यो हजार रुपियाँ छ भने ऊ हजारिया साउ भनिन्थ्यो लाख रुपियाँको त कता कुरा गर्नु कतै कुनै ठाउँमा त्यस्ता मानिस हुन्छन् भन्ने चर्चा हुन्थे ती व्यक्ति लखपतिमा गनिन्थे समाजमा यस्ता हुने भन्दा गरिबकै बाहुल्य थियो तिनले भरदिन साउका काममा जोतिँदा पनि आफू र परिवारको पेट पाल्न सक्दैनथे चाडपर्व आउँदा तिनले साहु महाजनकै पिँढी ढुक्नु पर्थ्यो घरमा बिहे बटुलो हुँदा धनीकै शरणमा पुग्नु पर्थ्यो धनीले पच्चिस रुपियाँ सापड दिँदा पनि लिखितम धनीका नाम भनेर कागज लेखिन्थ्यो साक्षी किनाराका सदर भनेर ल्याप्चे लगाउँथे ब्याजका पनि प्रकार हुन्थे ट्याके ब्याज छ भने महिना महिनामा तिर्नुपर्ने दसौँदी छ भने वर्षमा दस प्रतिशत सहित घिउ खाने छुट्टै प्रतिशत बुझाउनु पर्थ्यो भोगबन्धक छ भने आफ्नो बारी खेत भोग भोगचलन गर्थ्यो तत्कालीन समाज टाठाबाटा साहु महाजनका मुठीमा कैद थियो ऋणका कागज पनि थरी थरीका हुन्थे कपाली भोगबन्दकी लखबन्दकी दृष्टिबन्दकी धनजमानी राजीनामा आदि लिखत बमोजिमको साउ ब्याज ऋणीले तिर्न नसक्दा जमिन साहुको कब्जामा पुग्थ्यो यसरी धनी सधैँ धनी बन्थ्यो गरिबले गाउँबाटै पलायन हुनुपर्ने अवस्था आउँथ्यो हजारिया साहुका घरमा पनि गरिब गुरुवा ऋण सापट माग्न आउँथे ऋण लिने दिनेका प्रक्रिया भने सबै ठाउँका यस्तै थिए यस्ता कथा व्यथालाई लेखेर त्यो बेला कसले बताइदिने कसले सुनाइदिने म यही सेरोफेरो र यस्तै सामाजिक परिवेशमा हुर्केको मानिस हो मान्छेले सबैभन्दा पहिलो सुन्ने कथा सायद आफ्नै बारेमा हो ती कथामा आफू जन्मिनु अघिका रोचक किस्सा भनेर स्मृतिमा आउन सक्छन् आफूबारे सुन्न पाइने यस्ता कथाहरूप्रति कसको चाख नहोला र मैले पनि आफ्नो जन्मसँग जोडिएका कथा धेरै पटक परिवारकै सदस्यबाट सुनेको हुँ बहुविवाह गरेका मेरा बुबाका पनि चारजना श्रीमती थिए मेरी आमा नन्दा आचार्य श्रीमतीको रोल क्रममा उहाँ दुई नम्बरमा पर्नुहुन्थ्यो छोरा नभई स्वर्ग जान पाइन्न भन्ने त्यस बेलाको सामाजिक मान्यता थियो लगातार तीनवटा छोरीहरू जन्मेपछि आमा बुबामा चिन्ता थपिने नै भयो छोरा नभएकोले वंश वंशधान्य सन्तानको अभावबारे बुबाभन्दा आमालाई धेरै पिर परेको रहेछ त्यसबेला हाम्रो समाजमा छोरा नहुनु टाउको दुखाइको विषय थियो छोरी मात्रै जन्मिने परिवारका मान्छे छोरा होस् भनेर अनेक मठ मन्दिर लाउँथे पूजा लाउँथे नाना देवदेवताका भाकल गर्थे देवीका मन्दिरमा लगेर कालो बोखाको बलि दिन्थे धामी झाँक्री लगाउँथे अनेक साधु सन्त र ज्योतिषी कहाँ गएर जोखाना देखाउँथे भविष्य हेराउँथे छोरा जन्मिने अपेक्षा राखी गुरुहरूका निर्देशन पछ्याउँथे त्यस बेलाको चलन र विश्वास अनुसार आमाले पनि त्यही बाटो पछ्याउनु भएछ हाम्रो ठाउँभन्दा पारिपट्टिको पाङ गाउँमा एकजना नाम चलेका ज्योतिषी बस्थे आमा उनै कहाँ हात हेराउन पुग्दा तिनले भनेछन् सातजना अलग जातका सङ्गिनीहरूसँग मितिएर सानो लाउनु अनि मात्र तिम्रो छोरा जन्मिन्छ चलन पनि कस्तो ज्योतिषीको यस्तो सल्लाह सुन्दा अनौठो लागे पनि आमालाई जसरी पनि छोरा चाहिएको थियो ज्योतिष वचन सिरोपर गर्दै आमाले नेवार थकाली बोटे भोटे मगर छेत्री र सन्यासी महिलाहरूसँग सङ्गिनी लाउनु भएछ संयोग नै भनौँ ज्योतिषीले भने चाहिँ सातौँ सन्तान छोरा नै जन्मियो ती थिए मेरा दाजु कृष्णप्रसाद आचार्य उन्नाइस सय चौरानब्बे मङ्सिर आठ मङ्गलबार राति दस बजे आठौँ सन्तानका रूपमा मेरो जन्म भयो उसै त ठूलो धोकोपछि जन्मिएको छोरो त्यसमाथि कान्छो म साहुको छोरो भएकाले सबैले साहु कहाँको कान्छो भन्न थालेछन् you. बुबाका दाजुभाइ सबै सगोलमा बस्ने भएकाले छ दाजुभाइ र बाह्रजना दिदीबहिनी साथमा थियौँ घरको परिसर ठूलो थियो खेतबारी प्रशस्तै थिए आमा बुबा दुवैले छोराछोरीको स्याहार सुसारमा कुनै कुराको कमी हुन दिनु भएन दिदीबहिनीको स्नेह पनि कम भएन म निकै लाड प्यारमा हुर्किएँ भोक लागे रोइदियो रिस उठी गमक्क परेर ठुस्कियो फकाउनेको कमी थिएन जग्गा जमिन पर्याप्त भएकाले खाने लाउने कुराको दुःख थिएन स्याहार सुसारका लागि नोकर चाकर समेतको सुविस्ता छँदै थियो सानोमा म बुबाभन्दा आमासँग नजिक थिएँ बुबासँग बढी अनुशासित हुनुपर्ने आमासँग प्यारमा फुर्किन पाइने केही कुरा माग्नु परेमा आमालाई नै भन्थेँ म पाठशाला वा कतै टाढा जाने बेलामा आमाले लुकाएर पैसा दिनुहुन्थ्यो ती त आमाका सिक्का हुन्थे आमाले दिने एक पैसा दुई पैसाले म मात्र नभई मेरा साथीहरूलाई समेत रमाइलो गरेर खाजा खान पुग्थ्यो त्यो बेलामै बाग्लुङ बजार भनेर जनजिब्रोमा झुन्डिसकेको भए पनि आजको जस्तो चहल पहल र ठुलो बजार भने थिएन घर घडेरीको खासै हिसाब हुँदैन थियो जहाँ कुलोको पानी लाग्थ्यो त्यो खेत महँगो हुन्थ्यो म जन्मेको गाउँ रामरेखामा पनि पानीको ठूलो अभाव थियो रामरेखा बाग्लुङ बजारको तल्लोपट्टि पूर्वमा अवस्थित गाउँ थियो अहिले रामरेखा बाग्लुङ बजारमा समाहित भइसकेको छ रामरेखाबाट तल नदीको फाँट देखिन्छ मास्तिर टलक्क धौलागिरी हिमाल टल्केको दृश्य मनोहर छ कालीगण्डकीलाई हामी कालीगङ्गा वा गङ्गाजी मात्र पनि भन्छौँ गङ्गाको वारिपारी आडैमा पनि हाम्रा घरहरू छन् बागलुङ बजारलाई धौलागिरी हिमश्रृङ्खलाको आँगन भनेमा फरक नपर्ला मास्तिरबाट बग्दै बग्दै आउने कालीगण्डकीसँग मेरो आत्मीय साइनो छ यहाँको पानीले स्पर्शले त हो मेरो बाल्यकाल जीवन्त बनाएको आज पनि कालीगङ्गाको पानी छुन पाउँदा मेरो आत्मा शीतल हुन्छ तर यस्तो मौका भने दिनदिनै दुर्लभ बन्दै गएको छ पहिला कालीगण्डकीको पानी र मेरो जीवनका पल सँगसँगै बगेको भान हुन्थ्यो आज म कहाँ अनि कालीगङ्गा कहाँ na na na लोकगीत खोजेर गाउने भएकोले पोखरा बाटोले चौरका धर्मराज थापालाई लोककवि वा जनकवि केसरी पनि भन्थे त्यस्ता भाका टिप्न र गीत खोज्न उनी गाउँ गाउँमा डुल्थे यी लोकगायक बागलुङ आएका बेला उनले त्यहाँ एउटा गीत गाए पूर्व बक्षिण कालीगङ्गा पश्चिम काँठे खोला थाप्लामाथि बागलुङले कहिले फेर्ने चोला बागलुङको बजार पधेर्नीलाई दुःख हजार पैरामुनि रित्ता गाग्री तछाड मछाड गर्छन् ढल्किसके घाम रित्ता गाग्री कहिले भर्छन् बागलुङको बजार पधेर्नीलाई दुःख हजार उनी चीनबाट भर्खरै फर्केका थिए अरे अञ्चलादेशको कार्यालयमा एउटा कार्यक्रम राखिएको थियो छराको पँधेरो भन्ने ठाउँ थियो बागलुङ बजारका परिवारहरू पानी थाप्न त्यहीँ जान्थे हाम्रो रामरेखाका महिलाहरू डोकामा गाग्री राखेर पानी लिन कुण्डुलेसम्म पनि पुग्थे त्यहाँ पुगेर पानी ल्याउन एक डेढ घण्टा समय लाग्थ्यो धर्मराज थापाले पानीको त्यही दुःखबारे गीत बनाएका थिए उनले त्यो दृश्य देखेर यो गीत आफैले रचे वा सङ्कलन गरेका हुन् एकिन छैन तर त्यही सन्दर्भलाई उति नै बेला गीत बनाएर गाएका हुन् भन्थे मान्छेहरू स्मृति बिना जिन्दगी निरस हुने रहेछ रित्तो रित्तो खोक्रो खोक्रो लाग्ने धेरै कुरा उमेर बढेसँगै रित्तिँदै जाँदैछन् धन्न केही याद स्मृतिको पोकोभित्र साँचिएका छन् अस्सी वर्षको देउराली चढेपछि त्यो पोको फुकाउने मौका पाएको छु कालीगण्डकी र रामरेखा फेदको बीचमा फराकिलो फाँट छ भनौँ रामरेखाको पिँधमा यो फाँटलाई निरहे फाँट भनिन्छ त्यसबेला रामरेखामा बारी मात्र थिए धानखेत जति सबै निरहे फाँटमा थिए खेतमा ठुल्ठुला दाना भएका मास खुब फल्थ्यो मास बाग्लुङको एउटा प्रसिद्ध अनाज थियो कस्तो भने पकाउँदा गिलिक्कै गल्ने त्यसमा पिँडालु पनि राखेर पकाइन्थ्यो घिउ र जिम्बु झानेपछि त भो कुरै नगरौँ त्यसको बास्ना गाउँसम्म पुग्थ्यो हामी सानो छँदा गण्डकी किनारको रौनक अर्कै हुन्थ्यो निरहेको कालीगण्डकी किनारमा र हरेक वर्ष कार्तिक शुल्कमा पर्ने हरिबोधनी एकादशीका दिन हिन्दू धर्मावलम्बीहरूको ठूलो मेला लाग्छ मेलामा विभिन्न भेगबाट मानिसहरू भेला हुन्थे हाम्रो भेगमा च्याउरे गीत प्रसिद्ध छ मेलामा यस्तै गीतहरू गाइन्थे उनीहरू आउँदा बाजा बजाउँदै गीत गाउँदै आउँथे मेलाभरि निरहे फाँटमा मानिसहरू कि कुइनाले कि टाउकोमा हानेर थप्पडी बजाउँथे रातभर नाचगान चल्दा पुरै गाउँ त्यसमा रमाउँथ्यो गुरुङ र मगरहरू यसमा अगाडि थिए रामरेखामा हाम्रो घरभन्दा तल कालीगण्डकी र काठे खोलाको दोभानमाथि घना जङ्गलका बीचमा प्रसिद्ध कालिका भगवतीको मन्दिर छ यी देवी बागलुङ्गे भगवती कालिकाका नामले प्रसिद्ध छन् बाग्लुङ कालिकाको चैत्य दशैं मेला यस भेगको मुख्य सांस्कृतिक पर्व पनि हो चैत्य दशैंमा मेला भर्न टाढा टाढादेखि हजारौं श्रद्धालु र मायालुहरू पनि आउँथे लोकलयका लागि बाग्लुङको आफ्नै मौलिक विशेषता छ रातभरि जागा बसेर श्रद्धालुहरूले महादीप पाल्थे समूह समूह मिलेर भजन भन्थे युवा युवतीका दोहोरी गीत गुन्जता रात बितेको पनि पत्ता नहुने यहाँ हरेक वर्ष नयाँ भाका नयाँ लोकगीतहरूले जन्म लिन्थे त्यहाँको अति ख्याति कमाएको लोकगीत यो पनि हो बेनीको बजार जता माया उतै छ नजर मिरे जाली रुमाल माछा पुस्रे भन्दा पनि तौलागिरी अल्को मलाई पनि दिन रात तिम्रै लाग्थ्यो झल्को हजुर तिम्रै लाग्थ्यो झल्को प्रत्येक वर्ष चैती दशैको बेला कालीका परिसरमा यस्तै राम्रमिता हुन्थ्यो नवमीका दिन देवीका मूर्तिहरू खट अर्थात् काठको रथमा राखी शोभायात्रा गराइन्छ मेरो बाल्यकालमा यस्तै धार्मिक र सांस्कृतिक परिवेशको प्रभाव पर्यो मेरो हुर्काई र मेरो बुझाइलाई पनि यहाँकै हावापानी र माटोले आकार र रूप दियो त्यहाँकै खानपान र रसायनले मेरो बानकी बन्यो

माउको दुध खोजेर चुस्न थाल्छ केही दिनमा नै माउले जस्तै कलिला घाँसका मुना खान थाल्छ जीवन रक्षाका तरिका सिक्छ मानिसको बच्चाको अवस्था योभन्दा बिल्कुलै भिन्न छ उसलाई जन्मनासाथ सफा गरिदिनुपर्छ लुगा कपडाले बेरबार गरिदिनुपर्छ आमाको दुध खोजेर खान सक्दैन रुनु बाहेक भोक लागेको सङ्केत गर्न सक्दैन आफ्नो सुरक्षा त कता हो कता वर्षौँसम्म उसलाई कसैले भर दिनुपर्छ खुवाइदिनुपर्छ चुठाइदिनुपर्छ यो परालम्बन हो पाइला पाइलामा मानिस पराश्रित प्राणी हो बल्ल तल्ल बामे सर्न थाल्छ उसलाई उठ्न अरूले भर दिनुपर्छ ताते गरेर हिँडाउनुपर्छ अभिभावक बिना कुनै बच्चालाई आफै थेगिएर हिँड्न कति गाह्रो होला अक्षर लेख्ने सिप सिक्न पनि गुरु बिना सम्भव छैन ताते भन्दै बोलाउने आवाजले त हो बच्चालाई घिस्रिँदै घिस्रिँदै उभिन सिकाउने त्यसरी नै कपुरी क भन्ने शिक्षकले नै त हो हामीलाई अक्षर चिनाउने र अक्षर कोर्न प्रेरित गर्ने यो कामको लागि पनि मानिसलाई अरूकै सहयोग चाहियो <laughs> म अबोध हुँदा आमाले आफ्ना रोग भुलेर मलाई स्वस्थ पार्नुभयो खुवाउनु पियाउनु बढाउनु हुर्काउनु भयो त्यस्तै म दुई तिन वर्षको हुँदा उहाँले मलाई ताते गर्दै जमिनमा उभ्याउनु भयो मेरो उमेरसँगै अक्षरको संसार चिनाउने काम पनि आमाले नै गर्नुभयो उहाँ रातभर जागराम रहेर पनि मलाई सुताउनु भयो आफूले नखाएर पनि मलाई खुवाउनु भयो उहाँ नै मेरो प्रथम अभिभावक हो उहाँ नै पहिलो गुरु पनि मेरा आमा पुस्ताका महिलामध्ये कोही कसैले अक्षर चिन्न पाए पनि धेरैले पढ्न पाउने समय थिएन आमाको हकमा मेरा मावाले हजुरबा कुलप्रसाद पौड्याल ज्ञादीमा जिमवाल हुनुहुन्थ्यो त्यति बेला खेतको कर उठाउने जिम्मा पाएको व्यक्तिलाई जिम्वाल भन्ने चलन थियो पहुँचवाला परिवार भएकोले घरमै शिक्षक डाकेर छोराछोरीलाई पढाउने व्यवस्था मिलाइएको थियो यही सुविधाले आमालाई दुई चार अक्षर चिन्न सक्ने बनायो आमा साक्षर भएकोले आफ्ना सन्तानले पढुन् भन्ने उहाँको दृढ इच्छा थियो आमाको इच्छा र प्रयास भए पनि मेरा दाइले खासै पढ्नु भएन दाइले नपढिदिएकाले पनि होला आमाले मेरो पढाइप्रति विशेष ध्यान दिनुभयो म त्यस्तै पाँच छ वर्षको थिएँ आमाले नै रातको समयमा बाँसका सुत्ला जलाएर उज्यालो बनाई धुलौटोमा पढ्न र लेख्न सिकाउनु भएको सम्झन्छु काठबाट बनाइएको पार्टीमा धुलो माटो वा पिठो राखेर लेख्न मिल्ने हुँदा त्यसलाई धुलौटो भनिन्थ्यो दिनभर आमा घरको कामले थाके पनि राति अबेरसम्म बसेर बाह्रखरी कण्ठ पार्न लगाउनुहुन्थ्यो क्रमशः मैले बाह्रखरीका पाठ बुझेँ त्योभन्दा बढी त बिचरी मेरी आमालाई नै आउँदैन थियो मेरा लागि गुरु खोज्नुपर्ने भयो एक बिहान आमाले केही घर परका छिमेकी काशीराम सापकोटा कहाँ लिएर जानुभयो काशीराम हाम्रो घरका पुरेत पनि थिए उनी हाम्री आमालाई माइजू भन्थे काशीरामका छोरा उमानाथले मलाई पढाउने निदो भयो उमानाथ गुरु धुलो पिठो भुइँमा छरेर त्यसैमाथि छेस्काले कखरा लेख्न सिकाउँथे उमानाथ गुरुको एउटा खुट्टा थिएन उनी लट्ठीलाई वैशाखीका रूपमा प्रयोग गर्थे लट्ठी लामो थियो उनी हिँड्दा ट्याक ट्याक आवाज आउँथ्यो उनी कहाँ जाँदा म झस्किएँ लौरो टेकेर अघिल्तिर लम्कँदै आएका गुरुले मैला पिट्न आए चाहिँ लाग्यो डरका कारण एक दिन त कट्टुमै पिसाब गरेथे त्यसपछि त गुरु सामु पर्ने आँटै आएन अनि आमालाई रुँदै भने आमा म पढ्न जान्न पढ्न नजाँदा आमा बुबा खिन्न हुनुभयो गाली पनि खाएँ म सानो भएकोले मलाई रोएर जित्ने छुट थियो परिवारबाट पुलपुलिएका सबै ससाना केटाकेटीले रोएरै जित्छन् कि जस्तो लाग्छ आखिर बलिया बाङ्गा सामु निर्बलिया सोझाहरूको साथी भनौँ हतियार या औजार रुवाई नै त हो आँसु नै त हो आँसु र रगत यस्तो वस्तु हो जसले जस्तोसुकै निर्दयको पनि मन पकालिदिन्छ म पढ्न नगएपछि आमालाई पिर पर्यो उहाँले छोरा जन्माउनु भनेर सङ्गिनी लाएकी सातजनामध्येकी धनकुमारी श्रेष्ठको घरमा लैजानुभयो मेरा मितबा त्यसबेला महिला साक्षरता अभियान चलाई बागलुङका छ सातजना महिलाहरूलाई पढाइरहेका थिए मितबाका छोरा गणेश प्रसाद श्रेष्ठ पनि पढाउने काम गर्थे खोइ के कारणले हो छात्राहरूको हुलमा मलाई पढाउन सुरुमा आनाकानी गरे महिला मात्र पढाउने गुरुलाई मनाउन आमाले सङ्गिनीको साथ लिनुभयो मितामाको कुरा काट्न नसकेपछि उहाँका छोरा गणेश गुरुले मलाई पढाउने भए गणेश गुरुसँग पढ्न आउनेमा नेवार र थकालीका छोरीहरू थिए तीमध्ये ओमकार प्रसाद गौचनकी बहिनी र अरू पनि थिए महिला पाठशालामा चण्डी पनि पढाइन्थ्यो ठूलो वर्णमाला भन्ने किताब थियो पढाइमा कडा अनुशासन थियो समयमा पाठशाला नपुग्ने विद्यार्थीलाई गुरुले लौरोले हातमा हान्थे त्यसरी पढाइ बापत गाउँले चामल अन्न पाँच पैसादेखि मोहरसम्म दिन्थे गुरुको खानकी भने पनि तलब भने पनि त्यही हो मितबाका छोरा गणेश गुरुसँग विधिवत कक्षा सुरु गर्दा म त्यस्तै सात आठ वर्षको थिएँ होला गुरुले दिएका पाठ मुखाग्री सुनाउनु पर्थ्यो तोकिएको पाठ नबुझाउनेले गुरुका गाली र लट्ठी दुवै खानु पर्थ्यो निकै मिहिनेत गरेर मैले त्यहाँ तीन वर्षसम्म पढेँ कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन झझल्काहरूको वाचन हो दिल्ली प्रसाद आचार्यको स्मृति सङ्गालो झझल्काहरूको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी आज दिल्ली प्रसाद आचार्यको स्मृति सङ्घालो भित्रको लेखलाई प्रस्तुत गरिरहेका छौं अब यसको हाम्रो पाठशाला शीर्षकको पृष्ठ बीसबाटको वाचन सुनाउँछु गणेश गुरुले उन्नाइस सय चौरासी सालदेखि नै आफ्नो घर उपल्ला चौरमा व्यक्तिगत पहलमा विद्यार्थीहरू भेला गरी अनौपचारिक रूपमा पढाउन थालेका हुन् विक्रम सम्मत उन्नाइस सय एकानब्बेतिर बागलुङमा नेपाली भाषा प्राथमिक पाठशाला स्थापना भएपछि भने शैक्षिक क्षेत्रको आधार बन्यो यो पाठशाला भाषा पाठशालाको पढाइ पुरानो टक्सार लिएर हुन्थ्यो अरू बेलाभन्दा बर्खामा विद्यार्थी कम हुन्थे त्यही बेला सरकारले देशका विभिन्न ठाउँमा भाषा पाठशाला खोल्यो ती पाठशाला पनि सरकारी हुन्थे पढे पढाए बापत विद्यार्थीले केही दिनु पर्दैन थियो तैपनि आफ्ना बारीमा केरा अम्बा आदि फलफुल छ भने कसैले कोसेली भनेर लगिदिन्थे त्यो बाध्यता होइन रहर थियो चलन थियो गाउँमा त्यो बेला यसै पनि आफ्ना खेतबारीमा कुनै फल फले भने गाउँ छिमेक र ठुलाबाटलाई कोसेली दिने चलन थियो गोठमा गाई भैँसी ब्याएको छ भने पहिलो दिनको बिगौती गाउँभरि बाँड्ने गरिन्थ्यो यस्तो आत्मीय सद्भाव र सदाशयता अब त गाउँबाट पनि विदा भएर गइसक्यो हाम्रो विद्यालयको आडैमा कारागार थियो कारागारसँगै जोडिएको कक्षा कोठाको झ्यालबाट कैदीहरू पाइखानातिर आएको गएको देखिन्थ्यो उनीहरूले पानी भर्ने ठाउँ थोरै उकालोमा पर्थ्यो मिलिसियाले कैदीहरूलाई पर्दा लाएर राख्थे त्यसबेला जेलरको नियुक्ति पाल्पाबाटै हुन्थ्यो मिलिसियाहरू कालो दौरा सुरुवाल पटुका बाँधेर ड्युटीमा बस्थे उनीहरूले चाँदको टोपी लाउँथे हामी भुराभुरीलाई जेलको रमिता हेर्न रमाइलो लाग्थ्यो कैदीलाई साङ्लो बाँधेर छर्ल्याङ छर्ल्याङ आवाज आउँदा सबै विद्यार्थी पढ्न छोडेर आवाज आएतिर हेर्थ्यौँ कुनै कै नयाँ कैदीले आयो भने लो कैदीले आयो रे भन्दै वरपरका सबै मानिस ओहिरो लागेर हेर्न जान्थे पाठशाला नजिकै वैद्यखाना पनि थियो त्यहाँ कविराज बाजे हुन्थे उनी पोखराबाट आएका थिए हातखुट्टा भाँचिएको र मर्के सर्केका बिरामीको उपचार पनि गर्थे उनी पाठशाला जाँदा हरेक दिन हामी बाजेको वैद्यशाला अगाडि उभिन्थ्यौँ बाजेले ओखलमा कुटेको धुलो पाचक हाम्रा खाली हातमा राखिदिन्थे स्थानीय बिरिनुन राखेको त्यो पाचक खान पाउँदा म र मेरा दौतरी मक्खै पर्थ्यौँ कहिले त पढ्दा पढ्दै कुदेर बाजे कहाँ पुग्थ्यौँ बाजे दयालु थिए आएका जति सबै केटाकेटीलाई खुसी पार्थे मेरो मन भाषा पाठशाला खोल्नु अघि गणेश गुरु हिउँदभर बागलुङमा बसेर पढाउँथे गर्मीयाममा भने मुस्ताङ स्थित थाक खोलाको टुकुचे गाउँसम्म पढाउनु पुग्थे त्यो पाठशालामा सँगै पढेका विद्यार्थीहरूमा म ओमकार प्रसाद गौचन नरसिंह भक्त तुलाचन गोविन्द गौचन महेन्द्र गौचन लगायत अन्य थकाली विद्यार्थी थिए चर्चित कवि भूपी शेरचन पनि उनै गुरुका शिष्य थिए राणाकालमा विद्यालय खोल्नु लर्तरो काम थिएन शिक्षाप्रति शासक अनुदार थिए तर पनि केही ठाउँमा उन्नाइस सय नब्बेको दशकमा विद्यालय खुल्न थालिसकेका थिए काठमाडौँमा लाइब्रेरी पर्व भएकै वर्ष हाम्रो बागलुङमा पनि विद्या मन्दिर स्कुलको स्थापना भएको थियो दुई हजार तीन सालमा यसै स्कुलमा विद्या मन्दिर पुस्तकालय स्थापना भएको थियो यसको स्थापना र सञ्चालनमा ओमकार प्रसाद गौचन र मेघ कुमार वैद्यको विशेष योगदान रह्यो गौचन मुस्ताङको थाक खोलाबाट आएका थिए भने वैद्य काठमाडौँबाट नेपाली कागजमा क ख ग केर्दै मेर्दै म आफ्नो नाम लेख्न सक्ने बन्नु अघि मलाई अक्षर चिनाउने काम आमाले गर्नुभएको हो मलाई आफ्नो नाम लेख्न सबैभन्दा रमाइलो लाग्थ्यो आफ्नो नामपछि मैले मेरी आमाको नाम लेखेँ त्यसपछि त के के लेखेँ लेखेँ अक्षरसँग अनौठो लगाव बढ्दै गयो यही लगावले मलाई किताब पढ्न मन लाग्न थाल्यो अनि फुर्सदमा कविता पनि कोर्न थाले आफूले लेखेका कुराहरूलाई सुनाउन रमाइलो लाग्थ्यो अक्षर अलिक चिन्ने भएपछि कमिजको खल्तीमा कलम भिरेर हिँड्न झनै रमाइलो लाग्थ्यो आफू ठुलो भएको भान हुन्थ्यो बच्चामा सबैलाई कहिले ठुलो होला भन्ने रहर हुन्छ अहिले आएर फेरि सानो हुन पाए क्या रमाइलो हुन्थ्यो जस्तै रहर लाग्छ स समा शङ्का लागे लेख दन्ते स नै ज्यादै चल्ती हुने बोली हुन्छ दन्ते स नै सर्वनाम विशेषण जाति पेसा थर दर्जा क्रिया दीर्घ हुन्छन् दीर्घै लेख्ने गर पदका आदि बीचमा यी ऊ हुन्छन् रस्सो जस्तै भित्र हिजो उसै सुकुल छन् रस्सो पदान्तमा भाले रस्सो पोथी चाहिँ दीर्घ जस्तै भाइ नाति रस्सो तर दिदी दीर्घ नपुंसकमा यी दीर्घ हुन्छ ऊ ता रस्सो जस्तै फर्सी टोपी दीर्घ तर घिउ रस्सो हात्ती सन्धि स्वामी खसी भाले दीर्घ हुन्छन् मती बुद्धि ज्योति आदि जड रस्सो हुन्छन् षष्ठीका कि रि नि पनि दीर्घै लेख्नु भाइ जस्तै मेरी बहिनी कि प्यारी छोरी आई समाजसमा पूर्व पदान्तका यी ऊ हुन्छन् रस्सो द्वन्द्वमा त दीर्घ भए दीर्घै नत्र रस्सो जस्तै गाई गोठमा यी रस्सो भयो तर दाजु बहिनीमा दाजु दीर्घ भयो गुरुले यस्तै घोक्न लगाउँथे गोपाल पाँडे असीमका यो र यस्तै सूत्रहरू पढेर मैले व्याकरण र भाषाको जग बनाएँ उनका धेरै व्याकरण सूत्र मलाई अझै पनि याद छ त्यस बेलाका धेरै कुरा आजका मान्छेलाई पढ्दा सुन्दा अनौठो लाग्ला मलाई भने ती कुरा सम्झँदा रमाइलो लाग्छ हामीले पढ्दा काठको फलेकलाई काटेर पार्टी बनाइदिनुहुन्थ्यो आमाले फलेकको छेउपट्टि त्यसलाई समाउने ह्यान्डल बनाइएको हुन्थ्यो पार्टीको एक छेउमा छिडेर त्यसमा बोक्नका लागि सजिलो हुने गरी डोरी छिराइएको हुन्थ्यो पार्टी र आफू बस्नका लागि सानो गुन्द्री जस्तो चकटी हामी काँधमा भिरेर पढ्न जान्थ्यौँ छरी वा चक प्रयोगमा आइसकेको थिएन पार्टीमा धुलो राखेर एउटा छेस्कोले लेख्न सिकाइन्थ्यो पछि खरीले लेख्न पाउँदा सजिलो भयो त्यसका लागि पार्टीमा रातो माटोले लिपेर घाममा सुकाउँथ्यौँ त्यो सुकेपछि खरीको अक्षर त्यसमा बस्थ्यो पछि फ्रेम लगाइएको सिलोट भन्ने कालो ढुङ्गा आयो त्यसमा लेख्नलाई खरी ढुङ्गा पाइन्थ्यो कलमले लेख्न सुरु गर्दा बाँसको टुप्पो तिखार्थ्यौँ र घिरौलाको पात मिचेर आएको हरियो झोललाई मसी जसरी प्रयोग गर्थ्यौँ हात बसाल्नलाई पहिले बाँसको सुप्लामा लेख्ने गर्थ्यौँ सुरुमा कलम सिसा कलमको अनुहार कता देख्नु छिपिएको बाँसको हाँगो वा निगालो ताछेर कलम बनाइन्थ्यो लेख्ने चुच्चोपट्टि छड्के काटेर टाँका मिलाइन्थ्यो घरेलु मसीमा चोपेर छड्के पारेर नेपाली कागजमा अक्षर लेख्दा त अति सुन्दर लिपि बन्थे यसरी बाँसको कलमले लेख्ने चलन पछिसम्म थियो सरकारी अड्डा अदालतमा समेत बाँसकै कलमले लेख्ने गरिन्थ्यो आजभोलिको जस्तो मसी बजारमा आएकै थिएन यसरी मसी बनाउने तरिका पनि फरक फरक सुनिन्थे कसैले ओखरको बोक्रा वा कटुसका पात पकाएर मसी बनाउँथे यी नेपाली कागजबाट कहिल्यै उडेर नजाने पक्का मसी हुन् पुराना पुराना किताब वा धर्मग्रन्थहरू यस्तै मसीले लेखेका हुनाले कालान्तरसम्म पनि ती जस्ताका तस्तै देखिन्छ हाम्रो पढाइमा अहिलेका जस्ता कक्षाहरू थिएनन् चिठीको बेहोरा पनि लेख्न सिक्थ्यौँ स्वस्तिश्री त्यहाँ पद गरी बस्नुभएका पिताजीका चरण पाउमा गंगाजल अनुष्ठान गरी भन्ने खालका बेहोरामा चिठी लेखिन्थे सरस्वती पाठ दुर्गा पाठ गणेश स्तोत्रका पाठ पनि साथसाथै गकाइन्थे यस्तै हो त्यस बेलाको पढाइ तमशुक्र पत्र लेख्न जान्ने भएपछि ऊ गाउँको लेखनदासमा गरिन्थ्यो गुरुले जे भने पनि हामी मान्थ्यौँ गुरुको आज्ञा कसैले पनि काट्दैनथे फेरि गुरुले पनि नचाहिने कुरा कहिले पनि भन्नु हुँदैनथ्यो गुरुले कुनै पाठ गर्नु भनेपछि दुई हात जोडेर एकै स्वरमा पढ्थ्यौँ संस्कृत पढेका गुरुहरूले पढाउनुहुन्थ्यो पाठशालामा गएपछि वरपर सफा गर्ने लिप्ने पोत्ने बढार्ने सबै काम गर्नुपर्थ्यो माझमा गुन्द्री राखिदिएपछि गुरु बस्नुहुन्थ्यो हामी पनि गुन्द्रीमै बसेर पढ्थ्यौँ गुरुको खुट्टामा निधार राखेर ढोगेपछि किताबलाई ढोग्थ्यौँ त्यसपछि मात्र गुरुले त्यो दिनको पाठ सुरु गर्न लगाउनुहुन्थ्यो माझमा गुरु बस्नुभएको हुन्थ्यो अरू सबै वरिपरि बसेर पाठ गर्नुपर्थ्यो पढाइमा कडा अनुशासन थियो गणेश गुरुले बाबु हो गणेश स्तोत्र पढ भनेपछि एकै स्वरमा यसरी पढ्थ्यौँ विनायक पुत्र तिम्रा पाउ विशेष सिर राखेर भक्तिका साथ प्रणाम छ निरन्तर हामी घरभित्रकै दाजुभाइहरू सँगसँगै अक्षर लेख्न पढ्न सक्ने भन्यौँ तर जेठा दाजु सानै उमेरमा बित्नुभयो त्यति बेलाको पढाइ कस्तो भने पढ्न पनि आउने तर सबैका लेखाइमा हात पनि नबस्ने मेरा दाई भाइ धेरैको लिपि बसेन पहिला सबै जोडेर लेखिएको हुन्थ्यो वेद पढे जस्तो हुन्थ्यो ती अक्षरहरू पढ्न भने हामी सक्थ्यौँ तर सिधा हरफ मिलाएर लेख्न भने नजान्ने सबैजनामध्ये लेखाइमा मै सिपालु भएँ म लेख्थेँ अरूलाई पढेर सुनाउँथेँ मेरा अक्षर देखेर गुरु भन्नुहुन्थ्यो वाह क्या सफा शुद्ध र चिटिक्क परेका अक्षर मेरा अक्षर देखेर धेरैले यही भन्थे यस्तो प्रशंसाले मलाई अझ अक्षर राम्रो बनाउन प्रेरित गर्थ्यो एक त पढ्न लेख्न जान्ने मान्छे कम हुने त्यसमाथि राम्रो अक्षर मलाई गाउँले व्यक्तिगत चिठी तमसुख दरखास्त प्रहरीमा बुझाउने निवेदन पत्र आदि लेखाइ माग्न थाले मेरो बोली वचन मिठो थियो अरे अनुशासित पनि थिएँ यस्तै आनीबानीले होला मलाई सबैले माया गर्थे लेखेर सबैलाई सहयोग गर्न थालेपछि अरूबाट पाउने माया झनै बढेको महसुस गरेँ सफा अक्षरमा शुद्ध लेख्न सक्नु नै मेरो सबल पक्ष थियो पछि गएर अक्षरले मलाई जागिर दियो अक्षर नै मेरो जीवन बन्यो आखिर अक्षरकै दुनियाँमा मेरो भविष्य र पेसा जोडिएको रहेछ अक्षर राम्रो बनाउँदा बनाउँदै सुन्दर अक्षरहरूमा अर्थ खोज्न थाले समाजप्रतिको चासोलाई अक्षरसँग जोड्न थाले कविता र फुटकर लेख लेख्दै कालान्तरमा पत्रकार अर्थात् अक्षरसँगै रालघोल हुन पुगे भनौँ न मेरा खेती अक्षर भए अक्षरकै हलो चलाएर जीविकोपार्जनका अनाज फलाउन कोसिस गरियो म अक्षरजीवी भन्न पुगेँ तर लक्ष्मी र सरस्वतीको मेल हुन चाहिँ गाह्रै रहेछ हालको बागलुङ नगरपालिकाको ढोडेनी क्षेत्रमा हाम्रो परम्परागत वीरता जग्गा छ आचार्यहरू राजपुरोहितका सन्तान भएकाले हाम्रा पूर्वजलाई सबैले मान गर्थे हाम्रा हजुरबुबा पैसाको भन्दा पनि जग्गाको धनी हुनुहुँदो रहेछ खेत नै पाँच सय माटो मुरीको थियो अरे हजुरबुबालाई त मैले देख्ने मौकै पाइनँ बुबाहरूका पालामा भने खेती गर्न सकिँदैन भनेर धेरै खेत बेचिदिनु भएको कुरा मैले सुनेको थिएँ रामरेखामा करिब चालिस घर थिए होलान् तिनमा ब्राह्मण छेत्री र दलित परिवार बढी थिए थकाली र नेवारहरू बजारतिर थिए तर रामरेखामा थिएनन् कामी सार्कीहरू गाउँको माझमा बस्थे भने हामी आचार्य परिवार छेउछाउमा रामरेखामा तीनवटा परिवार बढी सम्पन्न र प्रभावशाली मानिन्थे हाम्रा दुई हजुरबुबाहरू लिले साउ र गोपी बल्लभ साउ पहिलो र दोस्रोमा पर्नुहुन्थ्यो तेस्रो चाहिँ पौडेल थरका वामदेव पाद्या साउ गनिन्थे घोडा पाल्ने पनि यिनै तीन परिवार मात्रै थिए तागा मादा पा, तागा मादा पा हाम्रो घरमा भएका घोडामध्ये मैले सम्झने सबैभन्दा पुरानो घोडाको नाम सबुदा हो यसको रङ कालो र सेतो मिसिएको थियो त्यसपछि रातो र सेतो रङका घोडा आए घोडा बुढो भएपछि बेच्ने वा आफूलाई मन परेको घोडासँग साट्ने चलन थियो अन्तिममा भएको घोडा चाहिँ सेतो रङको थियो सानोमा हामी खेल्न र तिनलाई चराउन जाँदा यी सबै घोडाहरू धेरै चढियो उमेरसँगै घोडाको रङ पनि फेरिँदै जाँदो रहेछ कालो घोडा किन्यो भने त्यो बिस्तारै सेतो हुँदै जाने रहेछ सेतो किन्यो भने त्यो खैरो हुँदै जाने रहेछ अघि अघि कालो घोडा चढ्न हुँदैन भन्थे कालो घोडा चढेर दक्षिणतिर गएको सपना देख्यो भने मृत्यु हुन्छ भन्ने भनाइ थियो छातीमा भुमरी परेको घोडालाई हृदयसाल भन्थे यस्तो घोडा चढ्नु हुँदैन भन्ने मान्यता थियो घोडाको दोष हेर्ने आधार रङ र भुमरी नै थिए दाजुभाइ हुनेले यस्तो घोडा चढेमा अन्य दाजुभाइ मर्छन् भनिन्थ्यो एक्लो छोरो हुनेहरूले चाहिँ त्यो घोडा चढ्थे घोडालाई कोरेसाले जिउ कोरिदिने नुहाइदिने आदि विशेष स्याहार गर्नुपर्थ्यो जुन रङको घोडा चढे पनि घोडा चढ्न पाउन हाम्रो लागि रमाइलो हुन्थ्यो ठुला बडा जस्तै गरेर हामी साना केटा घोडा चढेर टाढासम्म जान पाउँदैनथ्यौँ कुनै सरकारी काम गर्दा होस् कि छिमेकमा उठ्ती पुठ्ती गर्नुपर्ने काम होस् बुबाहरू त घोडा चढेपछि जहिले पनि टाढै हो जाने बिहामा जन्ती जाँदा पनि धेरै घोडसवार हुन्थे कति घोडा आउँदैछन् त्यही अनुसार बेहुलीको घरमा तिनको लागि धान र जन्तीको लागि खानाको व्यवस्था गरिदिनु पर्थ्यो जोत्ने गोरु खाने घोडा भन्ने त चलनै छ अरे हामी अलिक ठुलो हुँदै गएपछि बुबाले घोडा पनि निरेहतिरै लगेर चराओ भन्नुहुन्थ्यो गोठालो जाने बेलामा घोडा जसले भेटायो उसैले चढ्थ्यो घोडा चराउने अवसर पाउन हामी दाजुभाइ बिच हान थाप नै हुन्थ्यो चराउन लैजाँदा ल्याउँदा घोडामा काठी कसेको हुँदैन थियो त्यसै चढ्नु पर्थ्यो त्यसरी काठी बिना चढ्दा फिलाको छाला पुरै खुइलिन्थ्यो निरयमा चढेपछि घोडा कहीँ रोकिँदैन थियो ठ्याक्कै तबेलामा आएर मात्र अडिन्थ्यो बुबाको घोडा चढ्ने सोख भएकाले नै घरमा घोडा पालिएको थियो त्यो बेला ठुला बडाको सवारी साधन भनेकै घोडा थियो बुबा अग्लो कदको हुनुहुन्थ्यो हाम्रो परिवारमा होचो ज्यानका त कोही पनि छैन उहाँको जिउडाल मध्यम खालको थियो टोपी जहिले पनि अलि छड्के पारेर लगाउनुहुन्थ्यो धेरै जसो घोडामा चढेर यताउता जाने उहाँको बानी थियो दिदीहरूको विवाह हुँदा पनि म आफ्ना छोरीहरूलाई घोडामै घर र माइती गराउनुहुन्थ्यो म पनि बुबा जस्तै घोडा चढेर टाढा घुम्न जान पाए हुन्थ्यो भनेर कल्पिन्थे तर हामीलाई घोडा चढेर टाढासम्म जाने अनुमति कहाँ थियो र वीर शमशेरका छोराहरूले रणदीप सिंहको हत्या गराएपछि वीर शमशेर प्रधानमन्त्री भएको प्रसङ्ग इतिहासमा पढ्न पाइन्छ वीर शमशेरका सत्र भाइमध्येका एकजना खड्ग शमशेर हुन् उनी प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पालेका व्यक्ति थिए अरे सत्ता र शक्तिको सङ्घर्ष गरेपछि उनी काठमाडौँबाट निकालिए केही समय भारतमा निर्वासित पनि भए अलि पछि पश्चिम नेपालको रेखदेख गर्ने अभिभारा दिइयो उनलाई पाल्पा गौडाका तैनाथवाला र पश्चिमतर्फ सैनिक कमान्डर बनेका उनले पाल्पा लगायत बागलुङ पर्वत तौली हावा भैरहवा आदि ठाउँको अख्तियारी पाएका थिए हाम्रो भेगमा खड्ग शमशेरको शासनको प्रत्यक्ष प्रभाव पर्यो हजुरबुवाको पालाको एउटा पाथी हामी कहाँ अझैसम्म पनि छ त्यसको बिटमा पागौ बाछो लेखिएको छ त्यसको अर्थ हो पाल्पा गौडा बागलुङ छोटी यसले प्रश्न पार्छ त्यसबेला बागलुङको प्रशासनिक र राजनीतिक नियन्त्रण पाल्पाबाटै हुन्थ्यो खड्ग संसारलाई बागलुङ र वरपरका गतिविधिमाथि निगरानी राख्न सक्ने टाठो र निर्णय क्षमता समेत भएको मान्छे चाहिएको थियो सायद बुबामा उनले खोजेका गुण विद्यमान थिए यस्तै कारणले होला खड्का शमशेर र हाम्रा बुबाबीच सम्बन्ध छ त्यति बेला मित लगाउने चलन थियो ठुला मानिससँग पनि हैसियत मिलाएर मित लगाइने रहेछ बुबा र खड्का शमशेरबीच राम्रो सम्बन्ध गाँसिएपछि बुबाको प्रभाव झनै बढ्यो एकातिर वीरताको जमिन्दारी र अर्कातिर राणा शासकसँगको मितेरी साइनो यी दुई कारणले हाम्रो घरको आर्थिक राजनीतिक हैसियत र पहुँच झनै बलियो बनायो त्यो राणाहरूले जे बोल्यो त्यही नै कानुन मानिने समय थियो बागलुङका मानिसले नियम विपरीत काम गरेमा दण्ड सजाय तोक्न खड्ग शमशेर आफै पाल्पाबाट त्यहाँसम्म धाउने कुरा व्यावहारिक हिसाबले सम्भव थिएन त्यसैले मेरा बुबालाई उनले सूचना दिने मात्रै नभई सजाय दिने समयकै अधिकार प्रदान गरे त्यो समयमा राणासँग हिमचिम र उठपस गर्नु चान्चुने कुरा थिएन हाम्रो बुबा सबैहरू उठेर घोडामा चढी खड्ग शमशेरलाई भेट्न पाल्पासम्म पुग्नुहुन्थ्यो अरे कहिलेकाहीँ त उहाँ पैदलै पनि पाल्पा जानुहुन्थ्यो अरे दिल्ली प्रसाद आचार्यको स्मृति संगालो झझल्काहरू हामीले आज पहिलो श्रृङ्खलाको वाचन पृष्ठ एकतिसमा ल्याएर रोकेका छौं पृष्ठ तीस पूरा गरेका छौं र अर्को साता एकतीसौं पृष्ठदेखि वाचन गर्नेछौं तपाईँलाई यो स्मृति संगालोको वाचन कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला जीएचआईएमआईआरई एसिएचवाईयुटी घिमिरी अच्युत एट जीमेल डट कम मेरो इमेल ठेगाना रहेको छ हवस् त अर्को दिनसम्मका लागि प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे कार्यक्रम श्रुति समेकबाट विदा हुन्छौं नमस्कार शुभरात्री रे रि त